आफ्नै देशमा बस साथी परदेशी बन्न नजाऊ आफ्नै देशमा बस साथी परदेशी बन्न नजाऊ सोन फल्ने माटो छो देशमा बस साथी परदेशी बन्न नजाऊ सबै लाखा पाखा लागे बाझोमा माटो कसले खन्ला हुन्छ घोसे मुल्टो लाउन नजाऊ लाला बाला रुन्छन् यहाँ आमा बाटो हेरिरहन्छन् फर्किने दिन गानी गानी प्रिया कोल्टे फेरिरहन् हसी खुशी बस यही समझी समझी रोना न जाओ सबको आंसू धी तो राखी ल्याउँछु भनी जान्छौ आशय आसमा बस्छन् यहाँ तिमी लासु पनि आउँछौ आफ्नै देशमा बस साथी परदेशी बन्न नजाऊ देशमा बस साथी परदेशी बन्न नजाऊ सुन फल्ने माटो छोडी मरुभूमि खन्न नजाऊ आफ्नै देशमा बस साथी परदेशी बन्न नजाऊ